पाल्पा जिल्ला पूर्व खोला गाविस वडा नम्बर पाँच कि पच्चिस वर्षीय अस्मि थापाको जीवन कथा सुन्दा जो कोहीको आँखामा आँसु बग्न सक्छ उनका बाबुआमा दुबैको गाडी दुर्घटनामा परि मृत्यु हुँदा उनी एक वर्ष कि दुधे बालिका थिइन् त्यसपछि मावलीको पालन पोषणमा हुर्केकी उनलाई तिनै मावलीले चालिस वर्षको नेटो काटेका एक पुरुषसँग बाह्र वर्षको उमेरमा विवाह गराइदिए पीडित अस्मिताका अनुसार उनका लागि त्यो विवाह थिएन उनको अस्मिता बिक्री थियो चालिस बाइस वर्षीय ती पुरुषले उनका मावलीलाई ऋण दिएका थिए त्यो ऋण तिर्न नपर्ने शर्तमा भान्जीलाई गाई भैँसी जस्तै गरी दिएका थिए बाह्र वर्षीय ती बालिकालाई जब विवाह गरेर ल्याए ती पुरुषले तबदेखि आफूले मात्र नभई अन्य पुरुषहरूलाई समेत बोलाएर यौन बासनाको शिकार बनाउन सुरु गरे त्यही क्रममा उनको गत वर्ष मृत्यु भयो त्यसपछि त एकल महिला अस्मी झन राक्षसी पुरुषहरूबाट असुरक्षित हुँदै आएकी छन् त यस महिला हिंसा विशेष श्रृङ्खलामा उनै पीडित महिला अस्मी थापालाई टेलिफोन सम्पर्कमा ल्याएर उनको पीडा वेदना सुनाउन गइरहेका छौँ हेलो नमस्कार तपाईँ पाल्पाको खोला गाविस वडा नम्बर पाँच कि अस्मी थापा होइन अनि अस्मी बहिनी तपाईँको पीडा वेदनाहरू धेरै पटक हामीलाई फोनमा व्यक्त गर्नुभयो र स्थानीय स्थानीयवासीबाट पनि बुझियो तपाईँ एकदमै पीडित महिला हुनुहुँदो रहेछ आफ्ना पीडा वेदना राख्छु भन्नुभयो र तपाईँ एउटा बाह्र वर्ष कि चेली चाहिँ चौवालिस वर्षको पुरुषसँग त्यो पनि मामाले ऋण तिर्न नसकेपछि ऋणको बदलामा तपाईँलाई दिएको भन्ने बुझ्नमा आयो तपाईँका आफ्ना पीडा वेदनाहरू राख्न सक्नुहुन्छ आजको जीवन गोरेटोमा म दाजु म एक वर्षको उमेर हुँदा मेरो बाबा मम्मी दाजु दिदीहरू गाडीमा परेर बित्नु भएछ है अनि मलाई मेरो मामाले लगेर पाल्नु भयो तर मलाई पालेर पनि स्कुल कस्तो मलाई त्यो थाहा भएन मैले एकै पिया भगेँ तर मामा घर बसेँ पनि अनि मेरो मामाहरूले मलाई ऋण तिर्न नसकेर ऋण तिर्न नसकेर एउटा बुढो मान्छे चालिस वर्षको बुढासँग ऋण तिर्न नसकेर मलाई दिनुभयो है तर म बाह्र वर्षको बच्चाले चालिस वर्षको बुढाजीलाई बिहे गरेर मैले त्यहाँ यति भोग्नु पर्यो दाजु यति भोग्नु पर्यो तर दिदी बहिनीलाई मात्र थाहा होला है तर म यसरी दाजु अनि तपाईँको बुवा आमा चाहिँ एउटै गाडीको यात्रामा मृत्यु भएको हो हजुर मेरो बाबा र मम्मी दिदी र दाजु तपाईँ मात्र एक सन्तान हो जीवित भनेको हजुर मलाई मामा घरमा छोडेर जानुभएछ है पूजा गर्न जाँदाखेरि मम्मीले त लामा भन्नुभएको थियो अरे अनि बाबाले भन्नुभएछ होइन गाडी भिड छ नलाने साँझ फर्किने भनेर छोडेर जानुभएछ त्यही कारणले म बाँच्नु सफल भएछु है म अगाडि दुखी दुरी किन बाँच्नु परेको थियो र त्यही पनि मलाई पनि लिएर गएको भए म पनि त्यही गाडीमा परेर मुर्थेँ होला नि दाजु मैले किन भाउनु त पर्थेन होला नि तपाईँ अहिले पच्चिस वर्ष कि हुनुभयो होइन हजुर म पच्चिस वर्षको भयो होला है तर उमेर त कति छ के छ त मलाई थाहा भएन जन्मदिनी बाबा मम्मी नै जानिन है माइती घर चाहिँ कहाँ हो नि हजुर मेरो पाल्पा मारी हो अरे है बुवाका दाजुभाइहरू छैनन् पाल्पा मारी रामपुर के पाल्पा मारी रामपुरमा हो अरे तर दाजुभाइ गए पनि मैले आजसम्म चिनेकै छैन र मलाई छोरीका पनि छैनन् तर यहाँ छन् या छैनन् त मलाई केही थाहा भएन दाजु भनेपछि रामपुरमा जानु भएको छैन अहिलेसम्म छैन तर सम्झना चाहिँ आउँछ होइन त सम्झना त दाजु मलाई कति आउँछ कति है चाड पर्व आउँदा आउँछ सबैले बाबा मम्मी भन्दा मलाई भक्कन रुन मन लाग्छ र सबैका दिदी बहिनी हुँदा मेरो बाबा मम्मी नहुँदा मलाई यति पिया छ यति दुःख छ दाजु अनि रामपुरबाट दर दाजुभाइहरूले सम्झिन्नन् अब मलाई कसैले सम्झिन दाजु म अगाडिको दुखी त्यसै छैन सम्झिने भए पनि म अलि भाग्यमानी भन्थे होला तर मेरो आफ्नो भन्नु छोराछोरी बाहेक अरू कोही छैन दाजु मृत्यु चाहिँ कहिले भयो श्रीमानको मृत्यु भएको अहिले नौ महिना पुरा तेह्र दसमा लागेको छ है श्रीमानबाट पनि मैले कहिले गर्न पाएकी छैन दाजु श्रीमानसँग बिहे गरेर दिएपछि मलाई श्रीमानले के गर्नुहुन्थ्यो गाउँमा है बजारमा खाएर आउने खाएर आएर मलाई के भन्ने मैले फल्लासँग यसरी खाएर आएकी छु फल्लालाई बोलाएको छु आज फल्लासँग रात काट्नुपर्छ भनेर मलाई यति पीडा दिनुहुन्थ्यो तर दाजु म कहिले बुट्टामा चढेर लुकेँ कहिले गोठामा गरेर लुकेँ तर म तिनीहरूसँग रात काट्न सकिनँ श्रीमानले श्रीमतीलाई अरूसँग बस भन्न सक्नुभयो होइन सक्नुभयो हजुर एकदम पक्कै भनेको हो अनि पैसा पनि लिनुहुन्थ्यो कि अब हजुर पैसा लिनुहुन्थ्यो एउटा नाचुको पाँच सय दिन्छ भनेर मलाई भन्नु थियो तर म त्यसरी राजघाटमा सोधिन दाजु तपाईँलाई कुनै पुरुषबाट त्यस्तो जबरजस्ती गर्न लगाउनु भयो कि लगाउनु भएन लगाउनु भयो दाजु दुईजनासँग मलाई पक्का लगाएको हो नलगाएको होइन है तर म त्यो अवस्थामा मैले होस् पनि पाइनँ छु दाजु म पछि होसमा आउँदा मेरो शरीरमा लुगो भनेको एउटा तालु पनि थिएन है त्यो पुरुषले च्यातियो तपाईँको त्यो वस्त्रहरू हजुर मेरो एउटा लुगाको तालु पनि थिएन मेरो शरीरमा मलाई धेरै खुन बगेको थियो दाजु बलात्कारै गरे हो हजुर गरे हो अनि श्रीमानले हेरिरहनु भयो हेरिरहनु भयो श्रीमानले हेरिरहनु भयो तँलाई मैले किनेर लिएर आएको तँलाई मैले जे गर्न पनि सक्छु जे गर्न पनि पाउँछु भन्नुभयो बलात्कार गरेकै हो गरेकै हो दाजु यो गरेकै हो मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो आफैलाई आफैले बेच्ने कसले चलायो मान्छेलाई मान्छेले ಅವನ सस्तो मन तोकिन्छ आँसुलाई आँखैले नचिन्ने मान्छेलाई मान्छेले किन्ने कस्तो अनि उहाँको मृत्यु चाहिँ कसरी भयो उहाँको मृत्यु खाने बानी थियो भेटबाट लडेर कहाँबाट रे रोक्सी खाएकै अवस्थामा त्यही त बहिनी जब यो महिला हिंसा कुरा गर्नुपर्दा यति बेला पोखरामा नेहा पुन मगरलाई धर्मदायी भनाउँदाले हत्या गरेको खबर त तपाईँले सुन्नुभयो होला पवित्र नाता धर्म बहिनी बनाएको मान्छेले आखिरीमा गएर शारीरिक सम्पर्कको प्रस्ताव राख्यो उसले र ती नेहा बहिनीले चाहिने प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको भन्ने खबर अहिले सार्वजनिक भइरहेको छ र परिवारजनले चाहिने सामूहिक बलात्कार गरेर हत्या गरेको भन्ने पनि आएको छ यस्ता यस्ता जघन्य अपराधहरू भइरहेका छन् समाजमा अहिले चाहिँ तपाईँको जब श्रीमानको मृत्युपछि तपाईँ त एकल महिला हुनुभयो कस्तो छ अहिलेको अवस्था तपाईँको मेरो घर दाजु जङ्गलको बिचमा छ एक्लो छ है तर रातिमा नौ बजेपछि ढोका हान्न आउँछ ढोका आएर ढोका खोल ढोका खोल भन्छन् तर म ढोका खोल्न सकिनँ है ढोका नखोल्दाखेरि बिहान म उठ्दा है डर लाएर म सात छ सात बजीतिर उठेँ उठ्दाखेरि दैला माथि है सात आठवटा कन्डम फुकेर झुन्डाइदिन्थ्यो के झुन्डाइदिने रे कन्डम कन्डमहरू है हजुर फुकेर झुन्डाइदिन्थ्यो ती पुरुषहरूलाई चिन्नु न तपाईँले म चिन्न सकिनँ दाजु अनि दाजु म आजसम्म मैले अगाएर पेटभरि खान पाएकी छैन खाएकी पनि छैन म जति भोकै भए पनि मेरो नानी बाबुलाई मैले मैले पेटभरि खुवाउँथेँ तर खेत त छैन बारी छ बारी भए पनि भिरालो छ गोरु जाँदैन खन्नुपर्छ एक हलको मेलामा गोरु जान्छ एक हलको मेलामा खन्नुपर्छ खेत छैन त्यही नै हो दाजु छिमेकीहरू त्यहाँका भद्र भलादमीहरूले तपाईँलाई यसो दुःख सुख हेर्दैनन् मलाई के भयो भनेर कतिजनाले मलाई लुसे पनि पनि दाजु तर म यति बिहा त को छ होला र म भनेर खोजेको मान्छे पनि छोराछोरी सम्झेर म किन भन्दा दाजु मेरो आफ्नो भन्ने छोरी छैन है आफ्नो भनी होइन हुँदा मलाई यसरी हेर्दाखेरि यस्तो बिना कसरी सहेर बस्न सक्छु भनेर मलाई यस्तो सोचाइ गएर दाजु